झाङ र डडेलधुरा बाहेक सुदूरपश्चिमका सबै जिल्ला एमसिपिएममा असफल अछामले आफ्नो न्यूनतम अनुदान मात्रै पाउने डडेलधुरामा कुल बजेटको छयासी प्रतिशत भन्दा बढी खर्च विकास निर्माणका अधिकांश योजना सम्पन्न बाह्र प्रतिशत बजेट फ्रिज अछाममा बाल विवाहको अवस्था भयानक दार्चुलाका तीनवटा छोटी भन्सार कार्यालय पुनस्थापना हुन सकेनन् र बैतडीको डोल डोलबस्ती पहिरोको उच्च जोखिममा कैलालीका विभिन्न नदीहरूमा डल्फिन गर्न कार्य सुरु प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु सरकारले स्थानीय निकायको न्यूनतम शर्त तथा कार्य सम्पादन मूल्याङ्कन सूचक एमसीपीएममा नतिजा सार्वजनिक गरेको छ सार्वजनिक गरेको सूचक अनुसार सुदूरपश्चिमका बझाङ र डडेलधुरा न्यूनतम शर्त तथा कार्य सम्पादन मूल्याङ्कन सूचकमा सफल भएका छन् नौवटा जिल्ला मध्ये बझाङले प्राप्त अङ्कका आधारमा पहिलो समूहमा पर्दै पुँजीगत अनुदानको पन्ध्र प्रतिशत र डडेलधुराले दोस्रो समूहमा पर्दै दस प्रतिशत नियमित अनुदान थप गर्न सफल भएका छन् अछाम भने पूर्ण रूपमा असफल भएको छ जसका कारण अछामले आफ्नो न्यूनतम अनुदान मात्रै पाउने भएको छ यस्तै अन्य जिल्लाहरू सो मूल्याङ्कनमा उत्तीर्ण भए पनि आफ्नो पुँजीगत अनुदान भने गुमाउने भएका छन् सार्वजनिक गरेको नतिजा अनुसार कञ्चनपुरले दस प्रतिशत अनुदान गुमाउने भएको छ भने बैतडीले पन्ध्र प्रतिशत अनुदान गुमाउने भएको छ यस्तै बाँकी जिल्लाहरू बाजुरा कैलाली डोटी र दार्चुलाले बीस प्रतिशत पुँजीगत अनुदान गुमाउने सार्वजनिक गरिएको नतिजामा उल्लेख गरिएको छ देशभरमा अडसठी जीविस एमसीपीएमको नतिजामा उत्तीर्ण भएका छन् यसअघि साँझ हिजो साँझ छ बजे प्रसारित समाचारमा गलत सूचनाका आधारमा डडेलधुरा मात्रै एमसीपीएममा उत्तीर्ण भन्ने समाचार प्रसारण भएको थियो आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरका लागि डडेद्रामा आएको कुल बजेटको अधिकांश रकम खर्च भएको छ जिल्लामा आएको कुल बजेट चालिस करोड अस्सी लाख मध्ये छत्तीस करोड अठाइस लाख खर्च भएको हो यो कुल बजेटको छयासी दशमलव दुई पाँच प्रतिशत हुन आउँछ यस आर्थिक वर्षमा थोरै रकम मात्र फ्रिज गएको स्थानीय विकास अधिकारी पुरूषोत्तम ढकालले जानकारी दिनुभएको छ उहाँका अनुसार कुल बजेटको बाह्र दशमलव चार नौ प्रतिशत रकम मात्रै फ्रिज गएको छ पाँच र दुई लाखका गरी दुईवटा विकास योजनाहरूको कामै नभएकाले जीविसले रकम भुक्तानी नगरेका कारण मात्रै त्यो अनुपातमा रकम फ्रिज गएको जिल्ला विकास समितिले जनाएको छ अन्य सामाजिक सुरक्षा भत्ता र तलब भत्ता बाफतको रकम फ्रिज गएको जनाइएको छ स्थानीय विकास अधिकारी ढकालले यो भन्दा अगाडिको आर्थिक वर्षको खर्च र फिर्ता गएको रकमसँग तुलना गर्न बाँकी रहेको जानकारी दिनुभएको छ आर्थिक वर्षमा खर्च भएको कुल बजेटलाई उहाँले उपलब्धिको रूपमा लिनु भएको छ विकास निर्माणमा छुट्याइएको बजेट दुईवटा कामै नभएका योजना बाहेक अन्य सबै योजनाहरू पूरा भएको उहाँले बताउनुभयो अछाममा बाल विवाहको अवस्था भयानक भएको एक तथ्याङ्कले देखाएको छ साक्षर बालिका समृद्ध अछामको नारासहित बालबालिकाहरूको संरक्षण शिक्षा र स्वास्थ्य विषयक अन्तर्पुस्ता सम्वाद कार्यक्रममा सो कुरा खुलेको हो सेभ द चिल्ड्रेन र वाक नेपालले जिल्लाका सोह्रवटा गाविसमा गरेको सर्वेक्षण अनुसार बाल विवाहको अवस्था डरलाग्दो रूपमा देखिए पनि नियामक निकायसम्म एउटा उजुरी समेत नपरेको पाइएको छ तथ्याङ्क अनुसार पायल लुग्रा दुनी पातलकोट दुनी ढुङ्गाको बुढाकोट मार्कु घुगुरकोट दर्ना कालिका चापामाण्डो लगायत सोह्रवटा गाविसमा गएको एक वर्षमा जम्मा छ जनाले विवाह गरेको मुलुकमा बाल विवाह तीन सय नब्बेवटा भएको पाइएको छ जसमध्ये एक्काइस वर्षमाथि दुई सय सत्रवटा विवाह भएको पाइएको छ संस्थाले गरेको सर्वेक्षण अनुसार यतिको संख्यामा बाल विवाह भएको पाइए पनि जिल्ला प्रहरी कार्यालय अछाममा भने एउटा पनि बाल विवाह सम्बन्धी उजुरी नपरेको अछामका प्रहरी प्रमुख डीएसपी निरञ्जन दत्त भट्टले बताउनुभयो उहाँका अनुसार आर्थिक वर्ष बहत्तर त्रिहत्तरमा मात्रै नभएर त्यस अघिका तीनवटा आर्थिक वर्षमा पनि बाल विवाह सम्बन्धी कुनै मुद्दा परेका छैनन् महाकाली भन्सार कार्यालय अन्तर्गत सञ्चालन हुने दार्चुलाका तीनवटा छोटी भन्सार कार्यालय द्वन्दकालीन समयदेखि अहिलेसम्म पुनस्थापना हुन सकेका छैनन् भारतसँग सीमा जोडिएका दुईवटा तथा दुई दुई तथा चीनको तिब्बतसँग सीमा जोडिएका एउटा भन्सार कार्यले अझै पुनस्थापना हुन नसकेको हो भारतसँग सीमा जोडिएको जौलजीवी दत्तु तथा तिब्बतसँग सीमा जोडिएको तिङ्कर छोटी भन्सार कार्यालय पुनस्थापना हुन नसकेका हुन् अहिले दार्चुलाको छोटी भन्सार कार्यालय खलङ्गा मात्र सञ्चालनमा रहेको छ यी सबै भन्सार कार्यालय द्वन्द समयमै बन्द भएका हुन् अहिले छोटी भन्सार कार्यालय खलङ्गाले मात्र दार्चुलामा राजस्व संकलन गर्ने गरेको छ बैतडीको सित्तड गाविस वडा नम्बर पाँच डोल बस्ती पहिरोको उच्च जोखिममा रहेको छ बिहिबारदेखि लगातार भएको वर्षाका कारण बस्ती नै पहिरोको जोखिममा परेको सित्तड स्वास्थ्य चौकीका इन्चार्ज नयन सिंह गोयलाले जानकारी दिनुभएको छ पहिलादेखि पहिरोको जोखिममा रहेको बस्ती वर्षाका कारण झन प्रभावित भएको छ उहाँले भन्नुभयो बस्तीमा रहेका सबै घरहरू पहिरोको जोखिममा छन् दश परिवार बस्ती आएकोमा डोल बस्तीको भित्रपट्टि कमेरोयुक्त माटो भएकाले जमिन भाँसिँदै गएको उहाँले बताउनुभयो सो ठाउँका पन्ध्र परिवारले बसाई सराई गरिसकेको भए पनि कमजोर आर्थिक अवस्था भएकाहरू जोखिम मोलेर बस्न बाध्य भएको स्वास्थ्य चौकी इन्चार्ज गोयलाले जानकारी दिएको छ कैलालीका विभिन्न नदीहरूमा डल्फिन गणना कार्य शुरू गरिएको छ नेपाल जैविक अनुसन्धान समाजको पहलमा एक विज्ञको टोलीले कैलाली जिल्लाका मोहना कान्द्रा काँडा राप्ती लगायतका पन्ध्रवटा नदीहरूमा डल्फिन गणना कार्य शुरू गरेको हो नेपाल जैविक अनुसन्धान समाजका विज्ञ डाक्टर मुकेश सालिसे नेतृत्वको एक विशेषज्ञ टोलीले कैलाली जिल्लाका विभिन्न नदीहरूमा डल्फिन गणना कार्य शुरू गरेको नेपाल जैविक अनुसन्धान समाजका सचिव विजय राजप्रष्टले जानकारी दिनुभयो दार्चुलाको उकु गाविसको जौलजीवीमा रहेको नेपाल भारत जोड्ने झोलङ्गे पुलको मर्मत कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ निर्माण कार्यको जिम्मा विष्णु निर्माण सेवाले पाएको हो झोलङ्गी पुल महाशाखा र निर्माण कम्पनी भएको सम्झौता अनुरूप निर्माण कार्य भइरहेको विष्ट निर्माण सेवाका संचालक मोहन विष्टले जानकारी दिएका छन् तर भारतीय पक्षले सम्झौता विपरीत काम गराउन दबाव दिएका कारण केही समय काम लम्बिने गएको उहाँले स्वीकार गर्नु भएको छ गत जेठ नौ गते भारतपट्टिको पुलको पिलर भत्किएपछि निर्माण कार्य शुरू गरिएको हो मंगिर पहिलो साता मात्र सञ्चालनमा आएको पुलको भारततर्फको पिलर मुनिको टेवा पर्खाल भत्किएको हो तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा युनिटी डट कम डट एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ बैतडीको थराकाँडा गाविसमा हिजोदेखि मदिरा निषेध गरिएको छ गाविसमा मदिराजन्य गतिविधिहरू धेरै हुन थालेपछि हिजोदेखि मदिरा बेचबिखन तथा ओसार पसार र सेवन बन्द गरिएको हो गएको साढ दस गतेको थराकाँडा गाविसको निर्णय अनुसार हिजोदेखि गाविसमा मदिरा निषेध गरिएको हो हिजोदेखि गाविसमा कसैले मदिराको कारोबार गरेमा तथा ओसार गरेमा र सेवन गरेमा कारवाही गरिनेछ मदिरा बेचबिखन गर्नेलाई पहिलोचोटि सात हजार र सेवन गर्नेलाई तीन हजार जरिवाना गरिने गाविस सचिव टेकराज खण्डकाले जानकारी दिनुभएको थालाकाँडाबाट स्थानीय भक्त साउदले हामीलाई जानकारी दिएका छन् निषेध गरिएका क्रियाकलाप कसैले दोहोर्याएर गरेको पाइएमा दोब्बर जरिवाना गरिने जनाइएको छ डोटीको लामीखालमा वर्षाको समयमा समेत पानीको समस्या भएको छ आठ पीड गाउँमा पानीको अभाव भएको हो एक सय पचास भन्दा बढी परिवार बसोबास गर्ने उक्त गाउँमा तीन सय दस मिटर तलबाट मोटरको माध्यमबाट पानी तानिएको थियो तर जडान गरिएका दुईवटा मोटरहरू बिग्रिएपछि ठूलो गाउँलाई पानीको समस्या भएको छ नजिकै पानीका स्रोतहरू नभएका कारण उनीहरूले एक घण्टाको पैदल हिँडेर मगराउँ भन्ने ठाउँबाट पानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय भरत धामीले जानकारी दिएका छन् उनका अनुसार गाविसलाई नै खुल्ला दिशामुक्त घोषणा गरिएको भए पनि पानी समस्याका कारण पेट गाउँमा खुल्ला दिशा गर्नुपर्ने बाध्यता रहेको छ दार्चुलामा गत वर्ष भन्दा जग्गाको मूल्य पाँचदेखि दस प्रतिशतले वृद्धि भएको छ जग्गाको न्यूनतम मूल्याङ्कन समितिले नयाँ मूल्य निर्धारण गरेको हो मूल्य वृद्धिसँगै ठाउँ अनुसार जग्गाको फरक फरक दर रेट कायम भएको जिल्ला मालपोत कार्यालय दार्चुलाले जनाएको छ अपी नगरपालिकाको खलङ्गा मोहतीमा दार्चुला तिङ्कर सड़क छेउको जग्गाको मूल्य छ्यालिस लाख कायम गरिएको छ जुन गत वर्ष भन्दा करिब चार लाखले बढी हो त्यसै गरी गल्फैमा सड़क छेउछाउको जग्गाको मूल्य न्यूनतम बीस लाख तथा अधिकतम छ्यालिस लाख पुगेको छ बजार मूल्य चलन चल्तीको जग्गाको मूल्य संघ संस्थाहरूको कारोबार तथा जिल्ला मालपोत कार्यालयमा हुने जग्गा खरिद बिक्रीको आधारमा नयाँ मूल्य कायम गरिएको मालपोत अधिकृत प्रदीप सिंह धामीले जानकारी दिनुभयो महाकाली अञ्चलका चार जिल्लामा दर्ता भएका मुद्दा मध्ये गत आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरको असार मसान्तसम्म छ्यानब्बे प्रतिशत मुद्दा फर्स्यौट भएका छन् पुनरावेदन अदालत महेन्द्रनगरले दिएको जानकारी अनुसार कञ्चनपुर डडेलधुरा बैतडी र दार्चुलामा असार मसान्तसम्म दर्ता भएका एक हजार एक सय चौपन्न मुद्दा मध्ये सात सय मुद्दा फर्स्यौट भइसकेको र चार सय चौपन्नवटा मुद्दाको फैसला हुन बाँकी रहेको छ तथ्याङ्क अनुसार कञ्चनपुर जिल्ला अदालतमा असार मसान्तसम्म दर्ता भएका नौ सय चौबिस मुद्दा मध्ये पाँच सय नौवटा फर्स्यौट भएको र चार सय पन्ध्र बाँकी रहेको पुनरा आवेदन अदालतका रजिस्ट्रार एम बहादुर बुढामगरले जानकारी दिनुभयो त्यस्तै जिल्ला अदालत डडेलधुरामा दर्ता भएका एकानब्बे मुद्दा मध्ये सडसठी बैतडी जिल्ला अदालतमा दर्ता भएका बयासीवटा मुद्दा मध्ये बहत्तर र दार्चुला जिल्ला अदालतमा दर्ता भएका सन्ताउन्नवटा मुद्दा मध्ये बाहन्नवटा मुद्दाको फैसला भइसकेको रजिस्ट्रार बुढामगरले बताउनु भएको छ पुनरावेदन अदालत महेन्द्रनगरको तथ्याङ्क अनुसार कञ्चनपुरको तुलनामा डडेलधुरा बैतडी र दार्चुलामा कम मुद्दा दर्ता हुने र छिटो फैसला हुने देखिएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क दुर्घटनाहरू नभएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ यता पहिरोले ट्रक प्रिदा महाकाली राजमार्ग भनी अवरूद्ध भएको छ बैतडीको सदबाज गोकुलेश्वर सड़क खण्ड अन्तर्गत पर्ने गोकुलेश्वर एक बागा बगरमा शनिबार साँझ एउटा ट्रक पहिरोमा पुरिदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ गोकुलेश्वरबाट धनगढ़ीका लागि छुटेको से एक ख एक एक छ शून्य नम्बरको मिनी ट्रक अवरूद्ध